हजुर तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्जको तरङ्गमा रहनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम भिजन भेटको समय सुरु भइसकेको छ कार्यक्रम भिजन भेटभित्र रहेर हामी कला साहित्य या भनौँ विभिन्न विधा अन्तर्गत रहेर चाहिँ विभिन्न विषयवस्तु अन्तर्गत कार्यक्रम भिजन भेटमा चाहिँ हामी विभिन्न अतिथिहरूलाई निम्त्याउने गर्छौँ र कार्यक्रममा उहाँसँग रहेर अन्तरङ्ग कुराकानी हामी गर्नेछौँ र उहाँसँग आबद्ध या भनौँ उहाँसँग सम्बन्ध विभिन्न विषयवस्तुसँग आज कुराकानी गर्नेछौँ र कार्यक्रम भिजन भेटमा प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठ हुनुहुन्छ र हरि बराल कार्यक्रममा उपस्थित भइसकेको छु तपाईँलाई अवगतै छ कार्यक्रम भिजन भेटमा चाहिँ हामी हरेक हप्ता चाहिँ एकजना अतिथिलाई लिएर आउने गर्छौँ उहाँ चाहिँ विभिन्न साहित्य तथा कलासँग सम्बन्धित व्यक्तिहरू हुनुहुनेछ र आजको बसाइमा एकजना विशेष व्यक्तित्व हुनुहुन्छ हामीसँग दिप दर्शन पुरी गाउँले अर्जुन धारा दस सेतीपानी झापा नेपाल उहाँको घर रहेको छ तर उहाँको जन्म चाहिँ इलाम शान्तिपुरमा भएको हो अहिले चाहिँ अर्जुनधारा नगरपालिका दस सेतीपानी झापा नेपालमा बस्दै आउनुभएको छ दिप दर्शन पुरी गाउँले बुबा कपिलमणि पुरी हुनुहुन्छ त्यसै गरी आमा ईश्वरा देवी पुरी हुनुहुन्छ पेसाले शिक्षण पेसामा आबद्ध हुनुहुन्छ दिप दर्शन पुरी र आजको बसाइमा आज उहाँसँग हामी कुराकानी गर्नेछौँ दिप दर्शन पुरी के भएर चाहिँ या भनौँ केसँग विशेष आबद्ध रहेर हामीले कुराकानी गर्न ल्यायौँ भन्ने विषयमा तपाईँसँग हामी थप जानकारी म गराउँदै जानेछु दिपदर्शन पुरी गाउँले यस्तो व्यक्तित्व हुनुहुन्छ उहाँ जुनसुकै हामीले सामान्यतया प्रयोग गरिने अङ्ग्रेजी शब्दहरूलाई या भनौँ हरेक अङ्ग्रेजी शब्द हामी प्रयोग गर्छौँ नेपाली व्यक्तिहरू या भनौँ नेपाली महानुभावहरूले सामान्यतया बोल्ने क्रममा धेरैजसो अङ्ग्रेजी शब्दहरू प्रयोग गरिन्छ र हामीले चाहिँ अङ्ग्रेजीपन या भनौँ शुद्ध नेपालीकरण सामान्यतया प्रयोग गरिने अङ्ग्रेजी तथा विभिन्न शब्दहरूलाई चाहिँ शुद्धिकरण गरेर शुद्ध रूपमा उहाँले नेपालीमा चाहिँ उल्था गर्न सक्नुहुन्छ उहाँको एउटा क्षमता हो र उहाँ प्रयासमा हुनुहुन्छ हुनुहुन्छ उहाँ एउटा विद्यार्थी हुनुहुन्छ यसको विभिन्न सङ्घर्षहरू गरिरहनु भएको छ खोज अनुसन्धान गरिराख्नु भएको छ उहाँसँग आज हामी थप कुराकानी गर्नेछौँ र तपाईँहरूमा आज यो भिजन भेटमा यो एउटा मिठो सामग्री लिएर उपस्थित भएका छौँ म दिपदर्शन पुरीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु दिपदर्शन पुरी तपाईँलाई स्वागत छ कार्यक्रममा हजुर लगायत यस कार्यक्रम श्रवण गर्नुहुने सम्पूर्ण दर्शक महानुभावमा पनि म दिपदर्शन पुरी गाउँलेको अन्तर्हृदयदेखि नै साधुभाव तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु सुरुमै हामीले तपाईँको बोलीबाटै एउटा शुद्धिकरण भेट्यौँ या भनौँ एउटा निकै राम्रो सम्बोधन अथवा नेपालीकरण तपाईँबाट सुनिरहँदा लाग्छ जानकारी गराइदिनुहोस् न यो क्षेत्रमा प्रवेश गर्न अथवा यो नेपालीकरण गर्नै पर्ने रहेछ विभिन्न शब्दहरूलाई चाहिँ नेपालीकरण गर्ने एउटा म पनि नेपालमै अग्रज हुँ जस्तो लागेको छ कि छैन तपाईँलाई त्यसो भनेर मलाई अथवा एउटा खोजी गर्ने विद्यार्थीको क्रममा तपाईँले तपाईँले तपाईँ जस्तै सिप भएको या भनौँ तपाईँ जस्तै खोजी गर्ने कोही मान्छे भेट्नु भएको छ मेरो विचारमा चाहिँ अब मानिसको परिचय नै बाँडी रहेछ होइन अनि त्यही भएर मेरो विचारमा चाहिँ के लाग्छ भने हामीले कुनै पनि बाँडी बोल्छौँ भने आदरवाची बोलौँ शिष्ट बोलौँ मर्यादित बोलौँ गुणसम्मत बोलौँ धर्मसम्मत बोलौँ होइन प्रिय सरस कोमल मृदु बाणी बोलौँ होइन हामीमा के छ भने हाम्रा काम क्रोध लोभ मोह माश्चर्य होइन हाम्रा यिनी बैरी हुन् वास्तवमा होइन यिनी हाम्रा रिपु हुन् त्यसले गर्दाखेरि मैले पनि एउटा सूक्ष्म प्रयास गरेँ है केलाई के भनिन्छ भन्ने एउटा सामान्य उल्था रूपान्तरण हो अनुसन्धान गर्नुभयो खोजी गर्नुभयो हजुर हजुर हजुर कहिलेबाट सुरु गर्नुभयो यो तपाईँको सम्झना छ कहिलेबाट चाहिँ म यो क्षेत्रमा अथवा यो विशुद्ध रूपमा नेपालीकरण अथवा यसको चाहिँ शब्द म खोज्न सुरु गर्छु है भन्ने खालको एक किसिमको डेट छ अथवा डेट ठ्याक्कै नभए पनि यो सालदेखि यति वर्ष भयो भन्ने खालको केही कुराहरू छन् हजुर मेरो जन्मस्थल चाहिँ छितुजपारीको ग्राम शैलकी इलाम जिल्ला हजुर हजुर हजुर म उहीँ जन्मेँ र प्रावि शिक्षा पनि उतै हासिल गरेँ हजुर अनि श्वेत कमेरोमा लडी बडी खेल्दै लाली मृतिकासँग मितेरी साइनो गाँच्दै अनि म छैटौँ श्रेणीबाट जोड दुईसम्म श्री बुद्ध आदर्श उमाविमा अध्ययन गर्न थालेँ अनि जब म आठौँ अथवा नौ श्रेणीदेखि यता चाहिँ अब यो भनौँ न साहित्य सृजनातिर पनि म आबद्ध हुन थालेँ होइन विभिन्न व्यक्ति व्यक्तित्वहरूको जुन भनौँ न विभिन्न आयामहरू जीवन भोगाई जीवनशैलीलाई निहाल्दाखेरि होइन कसरी हामीले व्यक्त गर्नुपर्छ होइन विभिन्न व्यक्ति व्यक्तित्व अनि सञ्चार माध्यम सञ्चार क्षेत्र विभिन्न पुराणहरूबाट पनि म प्रभावित हुँदै गएँ होइन अब केलाई के भन्छ भन्ने एउटा सामान्य उल्था रूपान्तरण होइन हुन त अब मैले बोलेकै हुनुपर्छ भन्ने पनि छैन मलाई अधिक उपमाले नसिँगार्नु होला खोजीको क्रममा हुनुहुन्छ कतिपय अवस्थाहरू कतिपय शब्दहरूमा फरकपन पनि अथवा गलत पनि हुनसक्छ एउटा खोजी गर्ने विद्यार्थीले त त्यही गलतलाई भोलिका दिनमा सुधार्दै जाने हो गर्दै जाने हो है ल ठिक छ हाम्रो आम श्रोताहरूको चाहिँ यतिखेर खुल्दुलीको विषय दीपदर्शन पुरी गाउँले तपाईँसँग यतिका कुरा गरिरहँदा नेपाली शब्द बढी प्रयोग गर्नुहुन्छ भन्ने प्रसङ्ग त उहाँहरूले थाहा पाउनुभयो र कस्ता शब्दहरूलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने विषयमा पनि तपाईँले यी बोलिरहेका शब्दहरूबाट छनौट गर्न सक्नुहुन्छ है र म तपाईँलाई केही प्रश्नहरू राख्छु है तपाईँ जस्तो अब हाम्रो श्रोताहरूलाई पनि सामान्यतया थाहा नहुन सक्छ है अब हामीले खेलिने क्रिकेट है अहिले त धेरै जसो अहिले देशव्यापी रूपमा क्रिकेट खेल्छ अब क्रिकेटलाई चाहिँ नेपालीमा के भन्छ हजुर त्यसलाई चाहिँ मुङ्रे भकुन्डो भनेर भनिन्छ मुङ्रे भकुन्डो क्रिकेटलाई है हजुर त्यसै गरी सुपरस्टार भनिन्छ नि अलिकति खतरा टाइपको मान्छेलाई हजुर त्यसलाई महान नक्षत्र महान नक्षत्र है पक्कै पनि अब म तपाईँलाई अर्को पनि सोध्छु हजुर हजुर त्यसै गरी म तपाईँलाई सोधिरहेको छु है रमाइलो पनि भइरहेको छ हाम्रो श्रोताहरूलाई हामी बत्ती घर घरमा बत्ती बाल्छौँ है बत्ती बाल्नको लागि मिटर बक्स आवश्यक पर्छ है अब हाम्रा श्रोताहरूले मिटर बक्सलाई नेपालीमा के भन्दो रहेछ भन्ने पनि एक किसिमको हुन हुनसक्छ जानकारी गराइदिनुहोस् न मिटर बक्सलाई विद्युत खपत सन्दुक भन्छ है विद्युत कपक सन्दुक सन्दुक त्यसै गरी अर्थिङ गरिन्छ नि घरमा चाहिँ बत्तीहरू जोडिसकेपछि अथवा कुनै पनि प्रविधिहरू घरमा जोडिसकेपछि अर्थिङ गर्छौँ नि हामी त्यो अर्थिङलाई के भन्छ त्यसलाई भूमि विद्युतीकरण ओहो ल ठिक छ म यसै गरी तपाईँलाई अझै सोध्दै रमाइलो गर्नेछु है एउटा सोध्छु म तपाईँलाई के सोधौँ भन्दाखेरि धेरै छन् यहाँ है अब म तपाईँलाई के सोध्छु धेरै छन् म क्रमशः रूपमा तपाईँलाई सोध्दै जानेछु कम्प्युटरलाई त तपाईँले सुसङ्ख्या भन्नुहुन्छ पहिल्यै पनि भन्नुभयो म तपाईँलाई भर्सक अप्ठ्यारोमा पार्ने पनि चेष्टा गरिरहेको छु कम्प्युटरको ऱ्याम भन्छ नि त्यसलाई के भन्छ त्यसलाई स्मृति एकायन्त्र हो त्यसै गरी मान्छेलाई क्यान्सर रोग लाग्छ नि क्यान्सरलाई के भन्छ अवृत तथा कर्कट रोग भनेर कर्कट रोग भन्छ है फोटो खिचाइन्छ नि तस्बिर त्यसलाई त तस्बिरै भन्ने होला है खिच्ने जुन क्यामेरा हुन्छ त्यसलाई चाहिँ छवि कैद यन्त्र छवि कैद यन्त्र भन्छ है ओहो कति अब धेरै छन् यी कुराहरू म तपाईँहरूसँग हाम्रा श्रोताहरूलाई थप कुराकानी थप सिलसिला जोड्दै जानेछु र दिपदर्शनसँग म थप कुराकानी गर्न चाहन्छु दिपदर्शन त साहित्यको पनि एउटा विद्यार्थी साहित्य लेखन गर्नुहुन्छ है के के विधामा रहेर साहित्य सिर्जना गर्नुहुन्छ हुन्छ मेरो विचारमा के लाग्छ भने हजुर साहित्य सङ्गीत कला होइन यी क्षेत्रबाटै मनुष्यको जुन जय यात्रा प्रारम्भ हुन्छ होइन साहित्य सङ्गीत कलाबाट पृथक कोही पनि छैन किनकि ज्ञानको भोगबाट लाग्ने मनको रोग साहित्य पाल्ने मात्रै निर्मूल गर्छ अनि साहित्य सङ्गीत कलाले जुन एउटा भनौँ न अन्तर मानस पटललाई पनि आह्लादित बनाउने अनि अपूर्व अलौकिक जुन एक प्रकारको आह्लादित हुन्छ नि होइन अनि दिव्य आनन्द पनि प्रदान गर्ने अनि भावनात्मक रूपले सुदृढ पनि बनाउने काम चाहिँ साहित्यले गर्छ अनि म पनि यसो कहिलेकाहीँ भावनालाई समेट्दै जान्छु अक्षरमाला उन्दै जान्छु होइन कहिलेकाहीँ के हुन्छ भने भावनाका उभारहरू चल्छन् अब यसरी नेपालीकरण गरिरहँदा हामीले संस्कृत त शब्दहरू कतिको प्रयोग गर्छौँ तपाईँको के छ अनुभव होइन यस्तो हुन्छ कि संस्कृत र नेपाली भन्ने कुरो त अनुन्याश्रित छ क्या हजुर किनकि हामी सम्पूर्णको संस्कृत पृथक नेपाली भन्ने कुरो हुँदैन नेपालीपन हाम्रो पूर्वीय दर्शन पूर्वीय सभ्यता होइन सम्पूर्ण भाषाको जननी जरो होइन अनि सुर भारतीय गिर्माण भाषा पिउस अनि सुधा भनेकै संस्कृत हो क्या वास्तवमा संस्कृतबाटै संस्कृति बनिएको छ होइन परम्परा निर्मित भएका छन् होइन किनकि हाम्रो नेपालीपन हाम्रो पूर्वीय सभ्यता हाम्रो बाङ्मय भनेकै संस्कृतसँग आबद्ध छ अहिले चाहिँ के भएर आयो भने यो संस्कृत भन्ने बित्तिकै कर्मकाण्ड एउटा सम्प्रदायलाई मात्रै अनि पूजापाठसँग मात्रै सम्बन्धित भन्ने किन्तु त्यस्तो होइन क्या वैज्ञानिकहरूले यो एउटा प्रमाणित गरिसके नासाका वैज्ञानिकहरूले के भन्दाखेरि जुन दिवाकारबाट प्राप्त हुने रविबाट जुन प्राप्त हुन्छ आलो होइन रश्मि त्यहाँ पनि ओमको ध्वनि छ क्या वास्तव संस्कृत भनेको एउटा अन्तरिक्षको भाषा हो होइन किनकि हामी सम्पूर्णको भाषाको जननी नै वास्तवमा संस्कृत हो अनि यो संस्कृत परम्परामै हामी आधारित छौँ जस्तो लाग्छ ठिक छ साहित्य सिर्जना गर्नुहुन्छ विशेष गरी गजलहरू लेख्नुहुन्छ है हाम्रै कार्यक्रम हुँदै पनि तपाईँले धेरै सम्झिनुहुन्छ तपाईँका साहित्य सिर्जनाहरू पनि हामीले केही कार्यक्रम हुँदै राख्दै आएका छौँ आजको बसाइमा श्री भिजन भेटमा कुराकानी गरिरहँदा दिपदर्शन पुरी छोरी गाउँले चाहिँ सिर्जना गर्नुभएका केही साहित्य सिर्जनाहरू पनि सुन्न पाए हुन्थ्यो भन्ने हाम्रो आम श्रोताहरूलाई हुनसक्छ यतिखेर है एउटा सिर्जना एउटा गजल वाचन गरिदिनुहोस् हुन्छ नि मैले पनि जान अन्जान होइन अनिको थिएँ यसका मनका बहहरू यसो निर्जीव रूपी लेखनीको साराले श्वेत कागजी पानामा यसो कोरकार गर्ने सूक्ष्म प्रयास गर्दैछु होइन हुन त मलाई यसको अब विस्तृत संरचनागत यसका अब सूत्रहरू होलान् होइन अब यसका गणहरू भन्दा अन्य यसको प्राविधिक पक्षहरू होइन त म त्यस्तो स्रष्टा पनि होइन कलाकार पनि होइन सर्जक पनि होइन अनि यसो अब यहाँ वाचन गर्ने अनुमति माग्छु सानो गजल छ बाजा जति भए पनि ताल एउटै हो बाजा जति भए पनि ताल एउटै हो गोडा जति भए पनि चाल एउटै हो बाजा जति भए पनि ताल एउटै हो पूर्वको भाकाले पश्चिम बिउजा आउँदै पूर्वको भाकाले पश्चिम बिउजाउँदै अनेकतामा एकताको खाल एउटै हो गोडा जति भए पनि चाल एउटै हो पौरको स्वर्ण फलाउने एउटै आँगन हाम्रो पौरको स्वर्ण फलाउने एउटै आँगन हाम्रो सँगै बाँचौँ सँगै हाँसौँ काल एउटै हो अनेकतामा एकताको खाल एउटै हो भूगोलले कोही दूर निकट बनिदिँदा भूगोलले कोही दूर निकट बनिदिँदा सगरमाथा छानु हाम्रो पाल एउटै हो अनेकतामा एकताको खाल एउटै हो अनेक जाति भाषा धर्म साझा उपवन अनेक जाति भाषा धर्म साझा उपवन यही बाघका माली बनाऊ थाल एउटै हो बाजा जति भए पनि ताल एउटै हो गोडा जति भए पनि चाल एउटै हजुर निकै नै राम्रो गजल वाचन गरिदिनु भयो धेरै धेरै धन्यवाद छ अब तपाईँ त साहित्य सिर्जना पनि गर्नुहुन्छ यसरी नेपालीकरण र नयाँ खोज अनुसन्धान पनि गर्दै हिँड्नुहुन्छ है अब यो नेपालीकरण र खोज अनुसन्धानका समस्याहरू के पाउनुभयो हजुर हुन त कुनै पनि क्षेत्रमा आबद्ध हुँदा होइन भनिन्छ नि सफलताको प्रादुर्भाव भनेकै चुनौतीकै गर्वबाट हुन्छ होइन किनकि हाम्रो समाजमा के छ भने छिटो मिठोतिर आबद्ध हुने कि होइन किनकि मेरो विचारमा के लाग्छ भने भाषा एउटा विचार सम्प्रेषणको अथवा विचार विनिमयको माध्यम मात्रै नभएर एउटा बोधगम्यको माध्यम मात्रै नभएर हामीले शब्द भण्डारको विकास गरौँ न होइन अनि किनकि बौद्धिकताको विकास गरौँ होइन चलन चल्तीमै आएका शब्दहरू भाषाहरू मात्रै प्रयोग गर्नुपर्छ ती मात्रै उचित हुन् ती मात्रै योग्य भन्ने कुरो पनि हुँदैन होइन किनकि हामीले कति लुप्त भएका शब्दहरू छन् होइन आखिर केलाई के भन्ने त जसले नबुझ्न त पाउँछ नि त कसैले त्यो बुझेन बोधगम्य भएन भन्दैमा हामीले त्यसलाई छिचेर दुर दुर गरियो होइन त्यसलाई रुस प्रकट गरियो अट्टाहास गरियो त्यसलाई उपेक्षा गरियो भने हामीले मातृभूमिप्रति अगात आस्था पनि दर्शाउन सकिँदैन अब एक त हामी नेपाली भएर पनि हामीले नेपाली भ यी शब्दहरू भाषाहरू होइन कतिपय व्यक्ति व्यक्तित्वहरू श्रवण गरि गरिरहँदा कोही रोष प्रकट गर्ने होइन कोही अब झम्टी नै खोज्ने कोही दुर्वचनहरू बोल्ने दुर्वाच्यहरू त्यस्ता प्रतिक्रियाहरू पनि आउँछन् होइन जे आए पनि होइन आफू एउटा सुमार्गमा लाग्ने जस्तो आफ्नो बाटोमा अगाडि बढ्ने र आफ्नो अनुसन्धानलाई थप आफैले रिसर्च गर्ने अगाडि बढ्ने ठिक छ तपाईँसँग म केही शब्दहरू फेरि पनि सोध्न चाहन्छु है हाम्रा श्रोताहरूलाई रमाइलो भइरहेको हुनसक्छ यतिखेर हामी नङ काट्छौँ नि हजुर त्यसलाई के भन्छ नेल कटर भन्छौँ हामी त है त्यसलाई हामी नेपालीमा के नङ छेदनी यन्त्र नन यन्त्र है ल ठिक छ यो पनि मिलाउनु भयो त्यसै गरी हेलिकप्टर त्यसलाई पङ्खे वायुयान हो अब हामी जुत्ता लगाउँदाखेरि टल्काउने एउटा पालिस प्रयोग गर्छौँ त्यसलाई पनि त्यो पालिस पनि एउटा अङ्ग्रेजी शब्द हो त्यसलाई हामी के भन्छौँ त्यसलाई चाहिँ पाउपोस चमक पदार्थ हो यो पनि मिलाउनु भयो अब ब्युटी पार्लर यो पनि एउटा अङ्ग्रेजी शब्द हो यसलाई के भन्छौँ त्यसलाई चाहिँ नारी श्रृङ्गारालय भनिन्छ नारी श्रृङ्गारालय यो पनि मिलाउनु भयो साँच्चीकै आज म तपाईँलाई झुक्क्याउन खोज्दा खोज्दै पनि तपाईँ सक्सेस भइराख्नु भएको छ किनकि यो तपाईँको गहिरो अध्ययन गहिरो निरन्तरता तपाईँमा यसमा रहेको छ किनकि तपाईँसँग जब हाम्रो लगभग तिन वर्ष एभब हाम्रो पनि चिन्जान भएको भइसक्यो है यो अन्तरालमा पनि तपाईँले थप अनुसन्धान थप खोजी गरिरहनु भएको हुनसक्छ है अब यो सँगसँगै यस्ता शब्दहरू खोज्नको लागि इन्टरनेटबाट तपाईँले कतिको सहयोग खोज्नुहुन्छ या भनौँ इन्टरनेटको पहुँचबाट कतिको सहयोग मिल्छ यो तपाईँको यो नेपालीकरण अनुसन्धानको लागि किनकि यी भाषा यी शब्दहरू होइन किनकि अझ हाम्रो पूर्वीय सभ्यता नेपाली भाषा होइन यो यसको महिमा होइन सगरमाथा चाहिँ अटल अनि यो गगन चाहिँ विराट होइन छ अनि यसको यो चाहिँ महिमायुक्त छ क्या वास्तवमा त्यही भएर म पनि हुन त अब यो सिकाइ यो ज्ञान भन्ने कुरा होइन अथाह छ अपरम्पार छ अब अहिले त विज्ञान प्रविधिले पनि सहज बनाएको छ होइन तीमाथि अब दुर्वासमा पनि हामीले शब्दकोश होइन हुन त मैले पनि शब्दको समावेश गरिरहेछु होइन अनि अब त्यसरी समावेश गरेर अनि सञ्जालहरूबाट पनि हामीले विद्युतीय सञ्जाल हुन्छ होइन त्यहाँबाट पनि हामीले खोज गरौँ होइन सकेसम्म हुन सक्नेसम्म होइन हामीले नेपालीमै व्यक्त गरौँ होइन हुन त मैले अरू भाषा चाहिँ केही होइन भन्न खोजिया होइन मैले चाहिँ रुट भएर नेपाली मात्रै भन्न पनि खोजिया होइन हामीलाई अन्य भाषा पनि त उत्तिकै महत्त्वपूर्ण हुन्छ जब तपाईँ नेपालीकरण जान्नुहुन्छ त्यसको तपाईँले इङ्ग्लिस पनि त जानिसक्नु भएको हुनसक्छ भइसकेको जब इङ्ग्लिस जान्नुहुन्छ त्यसलाई नै नेपालीमा यो भन्छ भन्ने थाहा हुन्छ जब तपाईँले एउटा खोजी गर्नुभयो त्यहाँबाट तपाईँले दुईवटा प्राप्त गर्नुभयो कि है यो नि एउटा महानता हो जस्तो हामीले इन्टरनेटको कुरा गऱ्यौँ अघि इङ्ग्लिस शब्द आइहाल्यो अङ्ग्रेजी शब्द इन्टरनेटलाई त्यसलाई के त्यसलाई त सूचना सञ्जाल सूचना सञ्जाल है अनि फेसबुकलाई त्यसलाई मुहार पुस्तिका मुहार पुस्तिका हजुर ठिक छ यसै गरी म तपाईँलाई अर्को पनि सोध्छु मैले यहाँ केही शब्दहरू चयन गरेर ल्याएको छु तपाईँलाई सोध्नको लागि है भित्तामा विभिन्न पार्टी या भनौँ विभिन्न कार्यकर्ता विभिन्न सूचना टाँस्नको लागि पम्प्लेट टाँसिन्छ नि भित्तामा त्यो पनि पम्प्लेट पनि अङ्ग्रेजी शब्द हो है पम्प्लेटलाई के भन्छौँ हामी दिवार पत्र पनि भनेर भनिन्छ दिवार पत्र लघु पुस्तिका लघु पुस्तिका दिवार पत्र अनि वायरिङ त्यसलाई विद्युतीकरण ग्राहस्थ विद्युतीकरण हो ठिक छ यो पनि मिलाउनु भयो साँच्चीकै तपाईँमा राम्रो एउटा क्षमता हामीले प्राप्त गरेका छौँ किनकि यो क्षमता हामीले मात्र नभएर हाम्रा रेडियोभिजन सुन्ने श्रोताहरू मात्र नभएर यस्ता प्रतिभालाई देश विदेशसम्म पुर्याउनको लागि हामीले सहयोग गर्नुपर्छ साथमा साथ हौसला उहाँलाई प्रदान गर्नुपर्छ किनकि यस्ता व्यक्तिहरू कमै मात्र भेटिन्छन् कि दिपदर्शनजी अब तपाईँसँग आज हामीले यसरी भलाखुसारी गऱ्यौँ है भलाखुसारी गरिरहँदा दिपदर्शन पुरी गाउँले साँच्चीकै एउटा नेपालीकरण गर्ने एउटा प्रख्यात व्यक्ति हुनुहुँदो रहेछ राम्रो व्यक्तित्व हुनुहुँदो रहेछ राम्रो नेपालीकरणको अनुसन्धान गर्ने व्यक्ति हुनुहुँदो रहेछ भन्ने त भयो अब यहाँ के छ भने अब यो पछिल्लो समयमा हजुर अङ्ग्रेजीकरण पनि बढ्दै गएको छ है हरेक आफूले आफ्ना छोराछोरीलाई कसरी हुन्छ उचित शिक्षा राम्रो शिक्षा प्रदान गर्नको लागि बोर्डिङ त्यसै गरी विभिन्न इङ्ग्लिस स्कुल हुँदै हालिरहेको हामीले देखेका छौँ हामीले पनि हालिरहेका हुन सक्छौँ है अब के छ भने तपाईँको विशुद्ध रूपमा नेपालीकरण छ अब तपाईँ एउटा शिक्षक है तपाईँ शिक्षक हुनुहुन्छ विद्यार्थीलाई यो तपाईँको नेपालीकरणले कतिको प्रभाव पार्छ उहाँहरू विद्यार्थीहरूले खोज्ने कुराहरू के छ यो विषयमा यसो जानकारी गराइदिनुहोस् न उहाँहरू पनि यो प्रति लालायत नै हुनुहुन्छ होइन त म पनि अब यसलाई छविपत्र गरेर प्रतिलिपि निकालेर होइन पाठशालाका विभिन्न दिवारहरूतिर पनि म लेपन गरिदिन्छु अनि कतै त्यहाँ अप्ठ्यारो असहज भएका बेलामा अब भनौँ न शिष्यहरूले अथवा विद्यार्थीहरूले शिक्षार्थीहरूले त्यसलाई जिज्ञासा लिनुहुन्छ होइन कुनै कुरा अप्ठ्यारो लाग्यो अथवा त्यसलाई जटिल भयो क्लिष्ट भयो भने त्यसलाई जिज्ञासा राखौँ होइन हौसला लिउँ अनि म के पनि भन्न चाहन्छु भने अब मेरो चाहिँ बाणी शुद्धै छ विशुद्धै छ भन्ने भनेर पनि मलाई लज्जित पनि नबनाउनु होला भनेर भन्छु होइन अब अधिक उपमाले पनि नसिँगार्नु होला मलाई त एउटा सामान्य प्रयास होइन त्यसलाई के भन्ने भनेर एउटा उल्था रूपान्तरण गर्ने चेष्टा होइन आफैबाट सुरु गर्नुभयो र यहाँसम्म आइसक्नु भएको छ है तर यो सम्पूर्ण नेपालीहरू या भनौँ जति व्यक्तिहरूको तुलनामा तपाईँ अगाडि हुनुहुन्छ यो विषयमा यहाँ कि यो खोज यो अनुसन्धान हामीले बुझेसम्म तपाईँबाट मात्र प्राप्त गरेका छौँ है जस्तो अब हामी फ्याक्स गर्छौँ एक ठाउँबाट अर्को ठाउँ पठाउँछौँ नि यसलाई के भन्छ त्यसलाई दूर छवि यन्त्र दूर छवि यन्त्र त्यसै गरी माइक्रोफोनलाई के भन्छ त्यसलाई चाहिँ ध्वनि ग्रहण यन्त्र पनि ध्वनि ग्रहण यन्त्र है यस्ता धेरै कुराहरू तपाईँले अनुसन्धान गरिरहनु भएको छ तपाईँले शिक्षण भएको नाताले मैले सोधेँ यस कार्यक्रममा तपाईँ नेपाली शिक्षक हुनुहुन्छ मलाई जहाँसम्म लाग्छ है अब नेपाली शिक्षकहरूको लागि त यो एउटा विशेष प्रसङ्ग पनि रह्यो नेपालीकरण है नेपाली विद्यार्थीलाई नेपालीकरण सिकाउनु नै एउटा राम्रो एउटा शिक्षकको महानता हो है विद्यार्थीहरूबाट त राम्रो रेस्पोन्स पाइरहनु भएको छ सँगै आफूसँग काम गर्ने स्कुलका चाहिँ आफ्ना हुन्छ नि सहकर्मी शिक्षक साथीहरू उहाँहरूले चाहिँ के भन्नुहुन्छ कस्तो छ राम्रो छ अथवा तपाईँले चाहिँ यो यसलाई फोकस गर्नुहोस् यसो गर्नुहोस् यसो नगर्नुहोस् भन्ने आफ्नो सहकर्मी शिक्षक साथीहरूबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनु भएको छ हजुर मेरो पनि यो जुन एउटा सहयात्रा छ छ होइन त्यसमा पनि उहाँहरूले हौसला प्रेरणा प्रदान गर्नुहुन्छ यो प्रगति पथमा एउटा प्रेरणाको दीप ज्वलन्त गर्ने जहाँ माता पिताको शुभ आशीर्वाद जीवन सङ्गिनीको प्रेरणा होइन हजुर ठिक छ जीवन सङ्गिनीको कुरा आयो है घर परिवारमा कति हुनुहुन्छ अघि मैले बुबा आमा प्लस तपाईँको नाम त राखिसकेँ है अन्य घर परिवारमा को को हुनुहुन्छ गृहमा माता पिता भ्राता अनि भ्राता हजुर भ्राता भनेपछि हजुर आमा होइन भ्राता अनुज भाइ ए भाइ भ्राता भ्राता श्री हजुर अनि Suim în șupătrii. Șupătrii. Azi? Ai? एकदम राम्रो सुखी सम्पन्न परिवार रहेछ है खुसी लाग्यो यस कार्यक्रममा आउनुभयो तपाईँको यो प्रतिभालाई हामीले हाम्रा पूर्वाञ्चलका सम्पूर्ण श्रोताहरूमा जो जसले रेडियो भिजन सुनेर बस्नु भएको छ उहाँहरू माझ पुर्याउने चेष्टा गऱ्यौँ दिपदर्शनको गजल पनि सुन्यौँ जाँदा जाँदै अर्को पनि एउटा गजल सुन्छौँ आज अनि यो विशेष समय हामीलाई प्रदान गरिदिनु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ है अनि यो विशुद्ध रूपमा तपाईँ नेपालीकरणलाई चाहिँ विशेष प्राथमिकतामा राख्नु भएको छ अब यसको लागि चाहिँ स्थानीय या भनौँ सम्बन्धित पक्षले चाहिँ यो तपाईँको आफ्नो नेपालीकरणलाई चाहिँ कुन तरिकाले हेरिदिए हुन्थ्यो जुन तपाईँले थालनी गर्नुभएको छ यसलाई चाहिँ कुन रूपले चाहिँ अगाडि बढाउन चाहिँ विभिन्न सङ्घ संस्था या भनौँ विभिन्न निकायले चाहिँ सहयोग पुर्याइदिए हुन्थ्यो यो यो विषयमा चाहिँ आफूलाई चाहिँ सहयोग गरिदिए हुन्थ्यो भन्ने खालका प्रसङ्गहरू के छ होइन त्यस्तो प्रसङ्ग त्यो ध्येय त्यो स्वार्थ त्यो मोहमा छैन हजुर होइन किनकि म चाहिँ जस्तो तपाईँ यसरी गर्नुहुन्छ नि लेख्नुहुन्छ नि देवदर्शन पुरी गाउँले लेख्छ है भन्ने खालको त देश विदेशमा पुर्याउन एउटा नेपालमा रहेको एउटा नेपालीले चाहिँ केही नयाँ कुरा गरिरहेको छ भने त केही केही स्थानीय निकायले त पहल गर्नु पर्यो या भनौँ केही नजर त लाउनु पर्यो नि त मध्यनजर त गर्नु पर्यो नि त हजुर होइन त्यसको लागि चाहिँ केही भइदिए हुन्थ्यो अथवा ल दिपदर्शन गाउँले नयाँ कुराको खोज गर्छ है भन्ने खालको कुरा गरिदिएर यसरी अब सञ्चार माध्यमहरूमा आउनु भएको छ हामीले बोलाएका छौँ तपाईँ आउनु भएको छ है यस्ता विभिन्न कार्यक्रम हुँदै चाहिँ दिपदर्शन हामीले पनि बोलाएका छौँ विभिन्न कार्यक्रम हुँदै पनि जानुहुन्छ है तर दिपदर्शन कमै मात्र चाहिँ म नेपालीकरण गर्छु है भनेर तपाईँ अगाडि गएर भन्नुहुन्न यहाँ कि जो जसलाई थाहा छ थाहा छ होइन मेरो यस्तो छ भन्दै तपाईँ अन्य थर्ड पर्सन मान्छेलाई त सुनाउँदै हिँड्नुहुन्न होइन त्यो किन हिँड्नुहुन्न भन्दाखेरि मेरो आफ्नो क्षमता मैसँग रहोस् न किन मान्छेलाई सुनाउँदै हिँड्ने भन्ने त्यो तपाईँमा होला तर दिपदर्शनले गर्छ है यो नेपालको एउटा हुनुहार नागरिक हो भन्नेसम्म त पुर्याउनु पऱ्यो नि त किनकि मान्छेले चाहिँ आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो साहित्य कला आफ्नो सिपलाई त प्रस्तुत गरेर त देशव्यापी त बनाउन सकियो नि त हो मैले त्यो जोड्न खोजेको के त्यो भइसकेपछि तपाईँलाई पनि केही निकायले जुन सम्बन्धित सम्बन्धित पक्षले जुन यो एउटा साहित्य कलासँग सम्बन्धित पक्षले है दिपदर्शन पुरीलाई चाहिँ एउटा राम्रो काम गर्ने मान्छे हो यो विषयमा एउटा राम्रो प्रतिभा भएको मान्छे हो भन्ने विषयमा केही सहयोग केही सपोर्ट गरोस् भन्ने म पनि चाहन्छु है ठिक छ अनि यो आफ्नो अमूल्य समय हामीलाई प्रदान गरिदिनु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु जाँदा जाँदै एउटा गजल फेरि वाचन गरिदिनुहोस् न साहित्य लेख्ने मान्छे साहित्यका विद्यार्थी हामीलाई त हाम्रा आम श्रोताहरूलाई यसरी गजल सुनाइरहन पाउँदा धेरै आनन्द लाग्छ कि अब भिजन भेटमा आज दिपदर्शनसँग कुराकानी गरिसकेपछि दुईवटा गजल त पक्कै राख्नुपर्छ र एउटा गजल राखिदिनुहोस् न फेरि हुन्छ म यहाँ श्रवण गराउने सामान्य प्रयास गर्दैछु हुन्छ ओ त लाग्ने नभएको छाना भए पुग्छ त लाग्ने नभएको छाना भए पुग्छ आँगा ढाक्ने साधारण नाना भए पुग्छ ढेँडो गुन्द्रुक साग सिस्नु यसैमा रमाएर ढिँडो गुन्द्रुक साग सिस्नु यसैमा रमाएर रुखा सुक्खा भोक हर्ने दाना भए पुग्छ ओ त लाग्ने नभएको छाना भए पुग्छ चाहिँदैन आडम्बरी आफ्नोपनमा बाँचिदिँदा चाहिँदैन आडम्बरी आफ्नोपनमा बाँचिदिँदा मनका पिरा बेथा बोक्ने गाना भए पुग्छ रुखा सुक्खा भोक हर्ने दाना भए पुग्छ जन्मदा के ल्यायौँ अन्त्यमा के लानु छ र जन्मदा के ल्यायौँ अन्त्यमा के लानु छ र चुली होइन सुखको माना भए पुग्छ रुखा सुक्खा हर्ने दाना भए पुग्छ सादा जीवन उच्च विचार गला हेरी हाड निल्दै सादा जीवन उच्च विचार गला हेरी हाड निल्दै उपलब्धि सुखहरू साना भए पुग्छ मनका पिर व्यथा बोक्ने गाना भए पुग्छ के गर्नु स्वर्ण चाँदी ऐश्वर्य थुपारेर के गर्नु स्वर्ण चाँदी ऐश्वर्य थुपारेर शिल स्वभाव मानवताको खजाना भए पुग्छ ओत लाग्ने नभएको छाना भए पुग्छ आँगन ढाक्ने साधारण नाना भए पुग्छ धन्यवाद निकै नै राम्रो गजल प्रस्तुत गरिदिनु भयो धेरै धेरै धन्यवाद छ तपाईँलाई यति मिठो गजलको लागि दिप दर्शनजी कार्यक्रम भिजन भेटको लगभग हामी अन्तिम अन्तिम चरणमा आइसकेका छौँ तपाईँसँग यसरी कुराकानी गर्न पाउँदा आज हामी धेरै खुसी भएका छौँ र यो तपाईँको खुराकी यो तपाईँको नेपाली एकीकरणलाई अझ हामीले पूर्वाञ्चलवासी सम्पूर्ण श्रोताहरू त्यसै गरी इन्टरनेटको पहुँचबाट रहनुहुने सम्पूर्ण देश विदेशमा रहनुहुने श्रोताहरू माझ पुर्याउने चेष्टा गऱ्यौँ खैर जे जस्तो भए पनि तपाईँको यो एउटा प्रतिभा यो एउटा क्षमताको हामी कदर गर्न चाहन्छौँ र यो तपाईँको क्षमता यो तपाईँको यो विशेष खुराकीलाई चाहिँ हामी पक्कै पनि व्यापक रूपमा हेर्न चाहन्छौँ र यो तपाईँको सा कुरालाई सामान्य रूपमा हामी लिन चाहँदैनौँ किनकि यो एउटा व्यापक खतरा मान्छेले गर्ने कुरा हो जस्तो लाग्छ किनकि नेपालीकरण हामी सामान्यतया मान्छेहरूले सामान्य कुराहरूलाई अङ्ग्रेजी भाषामा प्रयोग गर्न थालिसकेका छौँ सामान्य कुराहरूलाई अङ्ग्रेजी बढी प्रयोग गर्न थालेका छौँ खैर यो गरिरहँदा अङ्ग्रेजी किन गरियो भन्ने भन्दा पनि नेपालीकरण प्रयोग गर्नुपर्छ र यसको चाहिँ उल्था अथवा उच्चारण यो हुन्छ भन्ने खालको एउटा अनुसन्धान गर्नुभएको छ तपाईँलाई हामी धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ र यस्ता थप विषयवस्तु थप अन्य सामग्रीहरूको थप अनुसन्धान गर्दै जानुहोला भन्न चाहन्छौँ र यो अमूल्य समयको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र जाँदा जाँदै केही भन्न चाहनुहुन्छ अन्त्यमा हजुर म के भन्न चाहन्छु भने अहिले जति श्रवण गर्नुहुने श्रोता महानुभावहरू हुनुहुन्छ हजुर होइन उहाँहरूलाई चाहिँ यो मनुष्य जीवन जुन प्रकृति र परमात्माको सर्वश्रेष्ठ वरदान हो त्यसैले गर्दा हामीले सादा जीवन उच्च विचार बाँच्छौँ अनि घाँटी हेरी हाँड निलौँ त्यसले गर्दाखेरि हामी सकारात्मक सोच विचारले अघि बढौँ आधुनिकता र एक्काइसौँ शताब्दीको आडमा हामीले पश्चिमा विकृतिहरूलाई नभित्र्यौँ कसैको कुवालो नसोच्यौँ अनि हामीले जब बाढीहरू बोलिन्छ प्रिय सरस मृदु आदरवाची नम्र बोलौँ भन्न पनि चाहन्छु र साथसाथै हुन त मैले जति कृतिहरू रचनाहरू यी प्रयास गर्दै गएँ म चाहिँ मैले जितौँ म ठुलो मानिस हौँ म प्रसिद्ध हौँ म नाम कमाउँ भन्ने त्यो मोह पनि छैन म नेपथ्यमै भए पनि सामान्य यसको साधना पनि गरिरहनेछु हुन त अब मेरो कुनै अब त्यस्तो योग्य ठानेर कुनै प्रकाशकहरूले कुनै सङ्घ संस्थाहरूले कुनै अब त्यस्ता कार्यक्रम गोष्ठीहरूले चाहिँ अब त्यसलाई प्राथमिकता ग्राह्यता दिनु त्यो पृथक कुरा हो होइन आफ्नो स्थानमा छ किन्तु ममा चाहिँ त्यस्तो मोह पनि छैन किनकि यो एउटा सुरस्वतीको एउटा पवित्र बाणीमय स्वरूप जस्तो लाग्छ अनि मलाई चाहिँ अब यो कार्यक्रममा आग्रह गरेर आफ्ना विचारहरू राख्न दिनुभएकोमा हजुरलाई चाहिँ म हार्दिक कृतज्ञता तथा साधुभाव अनि अभिनन्दन ज्ञापन गर्न चाहन्छु हुन्छ धेरै धेरै धन्यवाद छ यो तपाईँको अमूल्य समयको लागि हजुर दिपदर्शन पुरी गाउँलेसँग आज हामीले कुराकानी गरिसकेका छौँ अर्जुनधारा दस सेती पानी झापा निवासी हुनुहुन्छ निकै राम्रा सामग्रीहरू हामीले प्रस्तुत गरिसकेका छौँ दिपदर्शन पुरीसँग कुराकानी जोडिसकेका छौँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो तपाईँको सल्लाह सुझाव र अमूल्य प्रतिक्रिया हामीलाई पठाउन सक्नुहुनेछ र तपाईँमा पनि यस्तै साहित्य कलासँग सम्बन्धित सामग्रीहरू तपाईँ आफूमा छ भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ शून्य तेइस पाँच पैँतालिस पाँच सय चौध हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो र तपाईँले हामीलाई सम्पर्क गरेर यस्तै कार्यक्रममा सरिक बन्न सक्नुहुनेछ भन्न चाहन्छु र प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठलाई पनि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रममा भिजन भेट सहितको आजको व्यवसायबाट हरि बराल पनि बिदा हुन्छु हरपल रेडियो भिजनको साथमा रहनुहोला तपाईँको साता सुख अनि उल्लासमय बितोस् नमस्कार